नवनिर्वाचित प्रधानमन्त्री दाहालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कृष्ण बहादुर महरा र विमलेन्द्र निधि उप प्रधानमन्त्री नियुक्त हराएको विमान हिमलुङ खोलामा भेटियो चालकले विमानबाट हाम फालेर ज्यान बचाए नेविसङमा सोह्रजना अध्यक्षका आकांक्षी इरानमा बीस कैदीलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो दस प्रतिशत युवा युवतीमा यौन समस्या रहने गरेको एक अध्ययन सार्वजनिक र रोनाल्डो रियलसँगको सम्झौता लम्ब्याए दुई हजार एक्काइससम्म म्याड्रिडमै रहने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई शपथ खुवाएकी हुन् उनले देश तथा जनताको नाममा शपथ ग्रहण गरेका थिए शपथ ग्रहण कार्यक्रममा प्रचण्ड सुट र भात गाउँले टोपीमा सहभागी भएका थिए प्रचण्ड सरकारमा कृष्ण बहादुर महरा विमलेन्द्र नेधी उप प्रधानमन्त्री नियुक्त भएका छन् प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहण शपथ ग्रहण गराएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उप प्रधानमन्त्री द्वय निधि र महरालाई शपथ खुवाएकी थिइन् निधि नेपाली कांग्रेसबाट र महरा माओवादी केन्द्रका नेता हुन् कांग्रेसबाट अर्जुन नरसिंह केसीले पनि आज मन्त्रीको शपथ ग्रहण गर्ने भनिए पनि अन्तिम समयमा केसी शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् उनले गृहमन्त्रीमा दावी गर्दै आएका थिए तर कांग्रेसले विमलेन्द्र निधिलाई उप प्रधान तथा गृहमन्त्रीको रूपमा सरकारमा पठाएको छ यसैगरी रमेश लेखक र गौरी शंकर चौधरी र दलजीत सिरपाइलीले मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् लेखक कांग्रेसका तथा चौधरी र शिरपाली माओवादीका हुन् उनीहरूलाई पनि राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराएकी थिइन् शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति पूर्व प्रधानमन्त्रीहरू सभामुख प्रधान न्यायाधीश संवैधानिक अंगका प्रमुखहरू सुरक्षा अंगका प्रमुखहरू कूटनीतिक नियोगका प्रतिनिधिहरू लगायत सहभागी भएका थिए साथै विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरू पनि शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए दिउँसो तीन बजे शपथ ग्रहण कार्यक्रम राखिए पनि मन्त्रीहरूको टुङ्गो नलागेका कारण आधा घण्टा ढिलो कार्यक्रम शुरू भएको थियो प्रचण्ड बुधबार संसदबाट तीन सय त्रिसठी मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए उनले उनको विपक्षमा दुई सय दस मत परेको थियो प्रचण्ड यसअघि दुई हजार पैंसठी सालमा पनि प्रधानमन्त्री बनेका थिए उनी दुई पटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् अमेरिकाले नेपालका प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ काठमाडौँ स्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै प्रचण्डलाई बधाई दिएको हो हालका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको प्रतिको प्रतिबद्धता पुष्टि भएको छ दूतावासको विज्ञप्तिमा भनिएको छ अमेरिकी दूतावासले संविधान कार्यान्वयन पुननिर्माण र आर्थिक विकासमा महत्वपूर्ण काम गर्न अझ लोकतान्त्रिक समृद्धि र स्थिर राष्ट्र निर्माणमा अमेरिका नेपाली जनता र सरकारसँग साझेदारी गर्न अमेरिका तयार रहेको भनाइरहेको छ हुम्लामा हराएको विमान हिमलुङ खोलामा भेटिएको छ सिमीकोट विमानस्थलबाट उडेको पन्ध्र मिनटमै इन्जिनमा समस्या आएपछि जहाजलाई फर्काएर सिमीकोट विमानस्थलमा अवतरण गराउने प्रयास भए पनि गरे पनि नसकेपछि चालकले हिमलुङ खोलामा आकस्मिक अवतरण गराएका हुन् विमानमा चालक साङ्गे लामा र सहचालक प्रशान्त शाह विमानबाट हाम फालेर बाँच्न सफल भएका छन् जहाज खोलामा बजारिएको थियो आकस्मिक अवतरण गर्ने क्रममा चालक र सहचालक विमान अवतरण गर्नु अघि नै बालुवामा हाम फालेर ज्यान जोगाएको मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले बताउनुभयो हाम फाल्दा एकजनाको घुँडामा सामान्य चोट लागे पनि अर्कोलाई भने केही नभएको उहाँले जानकारी दिनुभयो चालक लामा र सहचालक शाहलाई उपचारका लागि सिमरिक एयरबाट नेपालगंज ल्याउन लागेको उहाँले जानकारी दिनुभयो काग्रुज छोडेर फर्किने क्रममा सिमीकोट विमानस्थलबाट उडेको पन्ध्र मिनटमै माकालु एयरको नौ एनएकेसी विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो सिंगल इन्जिन भएको विमानमा प्राविधिक समस्या देखिने बित्तिकै विमानलाई आकस्मिक अवतरण गरिएको सुर्खेत विमानस्थलले जनाएको छ आइतबारदेखि काठमाडौँमा शुरू हुने नेपाल विद्यार्थी संघको एघारौं राष्ट्रिय महाधिवेशनमा जना अध्यक्षका आकांक्षी देखिएका छन् नौ वर्षपछि हुन लागेको नेवी संघको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नयन सिंह महर मनोजमणि आचार्य कुन्दन राज काप्ले दीपक भट्टराई रजित जंग बस्नेत सरोज थापा नीलकण्ठ रिजाल कविता अधिकारी विनिता अधिकारी आनन्दराज त्रिपाठी शुभराम बस्नेत रत्न कार्के राजीव ढुंगाना क्षितिज भण्डारी लक्ष्मण आचार्य अमृत पन्थी र दीपक भण्डारी अध्यक्षका आकांक्षी देखिएका छन् नेवी संघका प्रवक्ता यूपी लामिछानेले धेरै वर्ष महाधिवेशन र सुबियो निर्वाचन नभएका कारणले अध्यक्षका आकांक्षी धेरै देखिएको बताउनुभयो विक्रम सम्बत दुई हजार चौसठी यता नेवी संघको महाधिवेशन हुन सकेको छैन छ महिनाभित्र दुई हजार अडसठी साल फाल्गुनमा महाधिवेशन गराउन जिम्मा पाएको पाउनुभएका अध्यक्ष रञ्जित कर्णले पटक पटक महाधिवेशन गराउन खोज्दा असफल हुनु भएको थियो यही साउन तेइसदेखि पच्चिस गतेसम्म भिरकुटी मण्डपमा हुने महाधिवेशनले एक सय एकसठी कार्य समिति चयन गर्नेछ अब देश बाहिरका खबर इरानमा सशस्त्र आक्रमणमा संलग्न भएको अभियोगमा बीसजना सुन्नी मुस्लिम कैदीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ इरानको सरकारी संचार माध्यमले उनीहरूलाई सन् दुई हजार नौदेखि दुई हजार एघारका बीस महिला र बालबालिका हत्यामा जिम्मेवार रहेकाले मृत्युदण्ड दिइएको जनाएको छ मृत्युदण्ड अघि कसैलाई पनि परिवारसँग भेट गर्न नदिइएको बताइएको छ सियाको बाहुल्य रहेको इरानमा गत वर्ष कम्तीमा नौ सय सतहत्तर जनालाई मृत्युदण्ड दिइएको छ एमजेएसटीले जनाएको छ अधिकारीहरूले सुनवाई निष्पक्ष नभएको भन्दै मृत्युदण्डको सजायको विरोध गर्ने गरेका छन् सोह्रदेखि एक्काइस वर्ष उमेरका हरेक दस युवा दसजना युवा युवती मध्ये एक जनामा चिन्ताजनक स्वास्थ्य समस्या रहेको एक अध्ययनले देखाएको छ बेलायतमा गरिएको अध्ययन अनुसार यौन सन्तुष्टिमा कमीको विषय तथा शिक्षाको अभावका कारण युवा युवतीमा यौनिक समस्यामा वृद्धि भएको शोधकर्ताहरूको भनाइरहेको छ शोधकर्ताहरूले अठार सय पचहत्तर जना यौनिक रूपमा सक्रिय तथा पाँच सय सत्र जना यौनिक रूपमा निष्क्रिय सोह्रदेखि एक्काइस वर्ष उमेरका युवा युवतीमा अध्ययन गरेको थियो धेरैजसो युवा युवतीमा सम्भोगमा चरण सन्तुष्टि प्राप्त नहुने युवा युवतीमा लिङ्गको उत्तेजनामा कमी तथा यौन चाहनामा कमी जस्ता समस्या देखिएका छन् अब एउटा खेल खबर पोर्चुगिल थर क्रिस्टियानो रोनाल्डोले स्पेनिस महारथी रियल म्याड्रिडसँगको सम्झौता थप गरेको छ उनी अन्तिम उनी कम्तीमा सन् दुई हजार एक्काइसको समरसम्म स्पेनिस राजधानीमै रहनेछन् म्याड्रिडको अखबारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार युरो कप जितेसँगै मिया मिमा छुट्टी मनाउँदै रहेका रोनाल्डोले रियसका अध्यक्ष फ्लोरेन्टी हो पेरिजसँग फोनमा कुरा गर्दै सम्झौता नवीकरण गरेका हुन् वर्षीय युरोप पियन च्याम्पियन रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसनले म्याड्रिडका अध्यक्ष लगायतका पदाधिकारीसँग आगामी साता भेट्नेछन् जति बेला रोनाल्डो पछि छुट्टी सकाएर अभ्यासका लागि फर्किनेछन् समाचारमा जनाए अनुसार रोनाल्डोको वार्षिक पारिश्रमिक वार्षिक पारिश्रमिकमा कुनै उल्लेखनीय परिवर्तन भएको छैन उनले